जस्तो हजार पाइहाल्छु म मरेर के भो म जस्तो हजार पाइहाल्छु बिस्तारै बिस्तारै आफन्तै मायालाई हाल्छु म मरेर के भू म जस्तो हजार पाइहाल्छु फुल झर्दैमा सधैँ खाली हुन सिउँदो तिम्रो मैले संसार छोडिँदैमा म मरेर के भो म जस्तो हजार पाइहाल्छु बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै भुल्छौ मलाई अन्तै मायालाई हाल्छु म मरेर के भू म जस्तो हजार पाइहाल्छु थियो पहिलो मायाले अतीतका पल बिर्सिएर कहाँ गयो मेरी सानो अतीतका पल बिर्सिएर कहाँ गयो मेरी सानो पहिलो मायाले धोका दियो गर्ने माने कस्तो गङ्गा जस्तो चोख माया आखे उनलाई भयो सस्तो मलाई धोका दियो माया तिमीले पनि खानु पर्ला यो मायाको संसारबाट टाढा टाढा जानु पर्ला यो मायाको संसारबाट टाढा टाढा जानु पर्ला पहिलो मायाले धोका दियो पहिलो मायाले धोका दियो सँगै जिउने बाचा थियो थियो बाचा थियो पहिलो मायाले धोका दियो सम्झ त प्रिय तिमीले छोडेको रात कसरी कटाए होला सम्झ त प्रिय तिमीले छोडेको रात कसरी कटाए होला तुझा धुजा हुँदा कसरी खटाए होला सम्झ त प्रिय तिमीले छोडेको रात कसरी कटाए होला उल्टे फिर दे रात काटे हो घायल मोटो धेरे दुखो दुख्यो फिर दे रात काटे प्रश्न थो निन्द्रा मला उसलाई पनि धेरै पीडा र चोट यो भित्र कसरी अटाए होला पीडा र चोट यो भित्र कसरी अटाए होला बिछोडमा घाइते मुटु दुख्दा कसरी खटाए होला सम्झ त प्रिय तिमीले छोडेको रात कसरी कटाए होला झूठा भाए बाचा कसम एक रात माँ मन फेर हो झूठा भाए बाचा कसम एक रात माँ मन फेर यो सोझोलाई लत्याएर हुने खानी तिमले हेऱ्यौ तिम्रै यादमा आँखाको आँसु कति घटाए होला आँसु कति घटाए होला बिछोडले मुटु छिया छिया हुँदा कसरी खटाए होला सम्झ त प्रिय तिमीले छोडेको रात कसर कटाए होना chulo गिनाउने दिन्थे हाँसी हाँसी प्राण किन मागिनाउने दिन्थे हाँसी हाँसी प्राण किन मागिनौ प्राण किन मागिनौ त रोए तरोए, र मोटु कलेजीमा थियो र तरोए जिन्दगी यो चाहिँदैन भन्थ्यो हो तिमी बिना जिन्दगी यो चाहिँदैन भन्थ्यो तिमी बिना जिन्दगी यो तिमी बिना जिन्दगी यो रात रोए मेरे मुटु कलेजी माथियो रात रोए चोटी ठुलो चोट दियो रात रोए दियो रात മുറ്റൂതിയേ फाइदा लुट्यौ आखिर तिमले किन मेरो सोझपनको किन मेरो सोझपनको मन मैला तेरी खुसी बन्नु मेरै भाग्य दोषी रहेछ कसलाई के नै भन्नु मेरै भाग्य दोषी रहेछ कसलाई के नै भन्नु कसलाई के नै भन्नु म मरेको खबर आज भोलि तिमीलाई मेरो याद आउँछ कि आउँदैन ओ आज भोलि तिमीलाई मेरो याद आउँछ कि आउँदैन पहिला धेरै माया गर्थ्यो आज भोलि लाउँछ कि लाउँदैन आज भोलि तिमीलाई मेरो याद आउँछ कि आउँदैन करमै एक थियो ओ पहिला पहिला हाम्रो माया संसारमै एक थियो दुई दिनमै छुट्नु पर्ने कस्तो भाग्य लेख दियो सोध्न कहिले छाउँछ कि छाउँदैन आज भोलि तिमीलाई मेरो याद आउँछ कि आउँदैन छेउ के छेउको सङ्ग छेउ मलाई केही थाहा छैन तिमीले पनि बिगातका पल भुलौली झैला छैन सोध्न मन लागेको छ निराशाले छाउँछ कि छाउँदैन आज भोलि तिमीलाई मेरो याद आउँछ कि आउँदै उसको लागि मलाई छोड्यो उसले पनि तिमीलाई छोड्यो पनि त्यति नै गर्छु आज पनि त्यति नै गर्छु मेरो मायालाई बुझ तिमी तिमी बिना म त मर्छु तडपिएर मर्छु कसको माया मायामा मनले माया करना जाने कई थिए मनले माया करना जाने कई थिए किनारा जाऊ पराईलाई तिमले जे जे भन्थ्यौ माने कई थी मैले अटाउन सकिन फर्किआदेऊ यो जीवनमा तिमी बिना समय कटाउन सकिन कटाउन सकिन जसको लागि जस्तो हजार पाइहाल्छौ भइहाल्छौ संसार छोड्दै म मरेर के भो म जस्तो हजार पाइहाल्छौ पाइहाल्छौ रक्षा म्युजिक प्राली हाम्रो अफिसियल युट्युब च्यानल सब्सक्राइब गर्न भने नबिर्सनुहोला हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण अडियो भिडियो निर्माण जुनसुकै गीतलाई बजार व्यवस्थापन कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोसन गीत सङ्गीत सम्बन्धी सम्पूर्ण सेवा जुनसुकै गीत सङ्गीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल नयाँ कलाकारहरूको लागि विशेष सहुलियत सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल मोबाइल नम्बर अन्ठानब्बे पाँच एघार अडसठी चार सतहत्तर अन्ठानब्बे अठार बत्तिस छप्पन्न सत्तालिस